जायो यो र तारा पनि छहरा छहराले गाएका यी गीतहरू छहरा छहराले गाएका ती गीतहरू तिम्रै तिम्रै गलाको तिम्रै गलाको परी भन्छन् सधैँ to my vitsine त्यो मोहिनी सो मुटुमा मुटुमा बिच्ने त्यो मोहिनी सो तिम्रै तिम्रै गलाको तिम्रै गलाको हो मिठो मिठो सुबास छरिएको त होइन तिम्रै Dime, Lai, le llegué con.